नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँको साथमा रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरज अनि यो हो कार्यक्रम लोक झन्कार हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजेसम्मको व्यवसाय रहने गर्दछ र व्यवसायमा तपाईँका लागि हामीले मिठा मिठा लोक तथा दोहोरी भाकाहरू ल्याउँछौँ साथमा लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्छौँ कुराकानी गर्छौँ र सोही क्रममा आजको यो शुक्रबार व्यवसायमा हामी जुटिरहेका छौँ शुक्रबारी व्यवसाय भन्ने बित्तिकै अलिकति जानकारीमूलक व्यवसाय हो जानकारी लोक लोकसङ्गीतको क्षेत्र वरिपरि रहेर हामी दिने गर्दछौँ र अझ भनौँ यति बेला त लोकसङ्गीतले बढीभन्दा बढी समेट्ने भनेको गाउँले जनजीवन र व्यक्तिगत जिन्दगीका सामाजिक कार्यहरूलाई नै बढी समेट्छ त्यसैले पनि यसपटक यो असारको क्रम चलिरहँदाखेरि यो असारको महिना चलिरहँदाखेरि खेतीपातीका काम रोपाइका काम धेरै मात्रामा अगाडि बढिरहेको छ र रोपाइका कुराहरू एक ठाउँमा छ साथमा विशेष रूपमा आज बिहानैदेखि ठुलो झरी परिरहेको छ पानी परिरहेको छ भनौँ यो पानीले किसान दाजुभाइहरूलाई फाइदा गरोस् कसैलाई पनि बेफाइदा नगरोस् कुनै अप्रिय समाचार सुन्न नपरोस् यही कामना कार्यक्रम लोक सरकारको सुरुवातमा र असार महिनाको हामी कुराकानी गर्दै थियौँ असार पन्ध्र लगत्तै रोपाइको क्रम धेरै नै बढेको छ चितवनमा आज असार पन्ध्रभन्दा अगाडिका दिनमा पनि रोपाइका कुराहरू त भइरहेका नै थिए र असार पन्ध्रलाई चाहिँ विशेष गरेर धानबाली दिवस राष्ट्रिय स्तरको जुन दिवस मनाउने गरिन्छ त्यो दिवस साथमा असार पन्ध्रको छुट्टै महत्त्व छ दही चिउरा खाने दिन साथमा रोपाई गर्ने दिन भनेर बुझिने दिन त्यो दिन रेडियो अर्पणले प्राय दिनभरि जसो तपाईँको खेत खेतमा पुगेर प्रत्यक्ष प्रसारण पनि गरेको थियो यो मात्र एउटा स्मरण मैले यहाँनिर गराएँ र कार्यक्रम लोक यो क्रममा असारे भाकाहरू पनि हामी सुन्नेछौँ सुरुवातमा एउटा जानकारी तपाईँको लागि म अगाडि बढाउँछु संकलक ज्ञानेन्द्र पनेरुको निधन भएको छ लोक सङ्कलक ज्ञानेन्द्र पनेरुको निधन भएको छ लामो समयदेखि क्यान्सर रोगले ग्रसित पनेरुको निधन भएको हो गीत सङ्गीतलाई गीत सङ्गीतसँगै सिलाइ सम्बन्धी पेसा गर्दै आएका पनेरुका दर्जनौ गीत छन् लोक दोहोरी र तिजका गीत उनका धेरै रहेका छन् अस्ति उहाँको निधन भएको हो पनेरुले बिहेको कुरा छिनेर फुलै फुल्यो पहेँलै लगायत तिजका गीतमा शब्द र भाका बनाएका थिए उनको अस्ति मात्रै सोही दिन नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ यहाँनिर मैले जानकारी गराएँ शब्द सङ्कलक तथा लय सङ्कलक ज्ञानेन्द्र पनेरुको निधन भएको प्रसङ्ग यहाँनिर मैले अगाडि बढाएँ उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्दछौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघाज परिवार साथमा कार्यक्रम लोक झन्कारको तर्फबाट र यति बेला नेपाली लोक साङ्गीतिक बजारमा एउटा कुराले विशेष रूपमा चर्चा पाइरहेको छ त्यो चर्चाको कुरा गर्नुभन्दा पहिला असारका गीत हामी सुन्छौँ सुरुवातमै भनेका छौँ असारे भाकाहरू निकै मनमोहक र छुने हुन्छन् मैले गत हप्ताको कार्यक्रममा तपाईँलाई असारे भाकाको बारेमा विशेष जानकारी दिएको थिएँ गत साता शुक्रबारको कार्यक्रममा र असारे भाका कसरी गाइन्छ कुन ठाउँको असारे भाका कस्तो भन्ने विषय सब जानकारी दिएको थिएँ यति बेला भने एउटा असारे भाका सुन्छौँ केवल तपाईँका लागि त्यसपछि फेरि कार्यक्रममा हामी उपस्थित हुनेछौँ खेतका सिमे भूमि नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ होलो पहिरो नलागोस् जीव जन्तुहरू केही नलागुन् अन्नमा लक्ष्मीको बास होस् रक्षा गराई परमेश्वरी सङ्गा जस्तै भएको छ मन सुन्न पाउँदा रेडियो अर्पण नराम्रो सोचाइमा डुल्न हुँदैन गीत सङ्गीत समाचार सुन्न परे ए हजुर रेडियो अर्पण कहिल्यै भुल्न हुँदैन नमस्कार आदरणीय श्रोताहरू म लोक तथा दोहोरी गायक पुरुषोत्तम नेउपाने यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हाल्छ छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या जोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराह चौक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने easy slim tea at diet Lipro Metaslim चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप अप दस केजीसम्म मोटोपन बढाउने बिडिफी कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड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 स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका gypsum board ceiling wall putting cornice बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर काशीनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी हे हिँड्दा हिँड्दै आएछु टाढाइमा रुख्छ भन्थ्यो घरैको आडैमा डाँडै फुर्के सल्लो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओल्लो कि पल्लो पनैमा माकिन मूल बाटोमा निस्कनै सकिन डाँडै मुर्गे सलो मायाको गाउँ त चिने घर चिन्नै सकिन ओलो कि पल्लो नमस्ते म लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा अहिले तपाईँ सुन्नुहुन्छ रेडियो अर्पण एक सय चार थोक्लो पाँच मेघा अर्पण सबैका लागि सधैँका लागि स्वागत छ एकैछिनको विश्राम पछिको समयमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू जाने कार्यक्रम लोकझनकारको व्यवसायमा हामी जुटेका छौँ तपाईँका लागि मिठा मिठा भाकाहरूको साथमा आजको दिनमा चाहिँ अलिकति जानकारी दिने गर्छौँ र यही जानकारीलाई नै मैले अगाडि बढाइरहेको छु र यति बेला बजारमा मैले सुरुवात भनेको थिएँ लोकसङ्गीतको बजारमा अहिले पछिल्लो समयमा चलेको चर्चा को बारेमा केही कुराकानी गरौँ यति बेला लोकगीतमा अश्लील शब्द उत्तेजक दृश्यको विरोध हुन थालेको निकै भइसकेको छ लोकगीतमा विकृति भित्रिएको गुनासो उत्तिकै बढेका बेला पछिल्लो समयमा एउटा त्यस्तै म्युजिक भिडियो बजारमा आएको छ भिडियोमा प्रेम प्रसङ्गलाई मुख्य विषयवस्तु बनाइएको छ घिन्ताङ म्युजिकको पछिल्लो लोकदोहोरी गीत बाचाका सम्म यस्तो दृश्य राखिएको छ कुलेन्द्र विश्वकर्मा र पूर्णकला विशीको स्वरमा रहेको गीतमा भिडियोमा अभिनय गर्ने नायिकाले आफूले पनि माया गरेको उत्तर आफ्नो जुन छातीको भागमा रातो मसीले लेखेर देखाएकी छिन् प्रेमीको भूमिकामा देखिएका महेन्द्र गौतमले आफ्नो पाखुरामा आई लभ यु लेखेको देखाएपछि नायिकाले छातीको भागमा सेम टु यु लेखेको देखाएकी हुन् जब भयो नजरको देखादेख मनमुटु साटियो एकाएक हामीले माया लाइसकेका छौँ जुनी जुनी हुने गरी चोखो माया लाइसकेका छौँ उनी मेरो म उनको भनेर बाचा कसम खाइसकेका छौँ बोलको गीतमा दुई नायिका र दुई नायकले अभिनय गरेका छन् भिडियोको निर्देशन भने शङ्कर विशीले गरेका हुन् यसलाई चाहिँ लोकसङ्गीतमा भित्रिएको लोकसङ्गीतको क्षेत्रमा भित्रिएको एउटा अश्लील तानै हामीले भन्नुपर्ने हुन्छ किनभने कतिपय अवस्थामा यमा दुईवटा नायिकाहरूमध्ये एउटा नायिकाले ढाडमा सिमटियु लेखेर देखाउँछिन् भने अर्को नायिकाले छातीमा देखाउँछिन् यस यसले गर्दाखेरि नेपाली लोकसङ्गीतलाई अलिकति विकृतितर्फ ढकालेको भने पक्कै पनि भान हुन्छ जतिसुकै आधुनिकीकरण बढे पनि जतिसुकै नयाँ कुरा गरिए पनि युग अगाडि बढ्यो भन्ने पनि एक्काइसौँ शताब्दीमा प्रवेश गर्यो भनिए तापनि वास्तवमा जे कुराले जेलाई समाउनु पर्थ्यो त्यसले समाउनै पर्छ हिजो पुरानो दिनमा जे थियो आज त्यही हुबाउ नभए पनि कतिपय कुराहरू भने हुबाउ रूपमै नै अगाडि बढाउनु पर्ने हुन्छ हिजोको युगमा पनि हामीले सास फेर्थ्यौँ आज पनि हामी सास फेर्छौँ कि त परिवर्तनको नाममा हामीले आजको दिनमा आएर सास बन्द गर्न सक्दैनौँ त्यसरी त्यही भएर यो जुन लोकसङ्गीतले जुन कुरालाई समेट्नुपर्ने हो जुन कुरालाई अगाडि बढाउनु पर्ने हो त्यो कुरालाई भने पक्कै पनि अगाडि बढाउनुपर्छ लोकसङ्गीतका आफ्नै पहिरन छन् लोकसङ्गीतका आफ्नै शब्द छन् लोकसङ्गीतका आफ्नै मर्म छन् यो मर्मलाई भने नेपाली सङ्गीतमा प्रवेश गरेका नयाँ कलाकारहरूले बुझिदिनै पर्छ यदि लोकसङ्गीतलाई अगाडि बढाउन सक्दैनन् भने लोक सङ्गीतको लागि राम्रो गर्न सक्दैनन् भने लोक सङ्गीतको लागि नराम्रो गर्ने अधिकार पनि उनीहरूलाई हुन हुँदैन यहाँनिर हामीले चर्चा गऱ्यौँ नेपाली लोक सङ्गीत बजारमा पछिल्लो समयमा जुन चलेका केही कुरा र गीत सङ्गीत कला साहित्य र नाटकलाई सरकारले विशेष प्राथमिकता पनि दिने भएको छ ओह्रालो लागेको गीत सङ्गीतको सम्बर्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याएको छ त्यसका लागि सरकारले विभिन्न प्रतिष्ठानलाई थप क्रियाशील बनाउने भएको छ सरकारले आफ्नो नीति तथा कार्यक्रमको छप्पन्नौ नम्बरमा कला साहित्य र गीत सङ्गीतलाई राखिएको छ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति डाक्टर रामवरण यादवले विभिन्न जात जातिका भाषा साहित्य संस्कृति र कलाको संरक्षण र सम्वर्धन गरिने पनि बताए यादवले भाषा साहित्यको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान मार्फत उल्लेखित क्षेत्रको सम्वर्धन गर्ने बताए विभिन्न जात जाति धर्म र संस्कृति बीचको सहसम्बन्धलाई सम्वर्धन गरिनेछ सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ यो कुरा पछिल्ला केही वर्ष यता यी विषयमा सरकारको ध्यान जान नसकेको भन्दै सरकारवालाले गुनासो गर्दै आएका थिए संविधान सभाको इतिहासमा उल्लेखित विधाबाट प्रतिनिधित्व गर्ने झण्डै आधा दर्जन सभासद संविधान सभामा छन् सरकारको नीति तथा कार्यक्रम सुनेपछि सभासद मधु गुरुङले यो स्वागत योग्य कदम भएको र उत्साहित भएको पनि बताएकी छिन् सरकारले ललित कलालाई समेत आफ्नो महत्त्वको सूचीमा राखेको छ ललित कला प्रज्ञा प्रतिष्ठान मार्फत कलाको विकास गर्ने सरकारको नीति तथा कार्यक्रम पनि रहेको छ यहाँनिर हामीले अगाडि बढाउ गीत सङ्गीत कला साहित्य र नाटकले सरकारको विशेष प्राथमिकता भन्ने शीर्षकका कुरा अगाडि बढायौँ र आजको लागि कार्यक्रम लोक झन्कारको हामी अलिकति अन्त्यमा समाज जति पनि हामीले सामग्रीहरू अगाडि बढायौँ त्यसको सामग्री सहयोगीको रूपमा नेपाली कला वेबसाइट रह्यो त्यसैबाट हामीले अगाडि बढायौँ अब जाँदा जाँदै किसानी दाईको हलो र जुवा निकै सुमधुर भाका सम्पूर्ण हामी किसानहरूको गीत हामी कृषि पेसामा लागेकाहरूका गीत अगाडि बढाउँदै हामी बिदा पर्ने हुन्छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र राजुलाई पनि धन्यवाद कार्यक्रम लोक झन्कारको व्यवसायबाट तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार